phone 056 571 091 571 091. नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनको W dot radio Arpan dot com dot NP मार्फत एकैसाथ सुनिरहनु भएको बिहान एघार बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ म अनिता अरियाल दुई दिनदेखि लगातार वर्षा भएपछि मुलुकका विभिन्न क्षेत्र प्रभावित भएका छन् भने बाढ़ी पहिरोका कारण जाजरकोटमा दुईजनाको मृत्यु भएको छ जाजरकोटको साक्लामा पहिरो जाँदा जयलाल बोहराको घर बगाएको छ घर बगाउँदा बोहराकी श्रीमती नौमती र छोरा नवराजको मृत्यु भएको छ तीनजना घाइते भएका छन् घटनास्थलमा स्थानीयले उद्धार कार्य जारी राखेका छन् उता लगातारको वर्षाका कारण महोत्तरी र धनुषाको सिमानामा रहेको रातो खोलाको पुल भाँसिएपछि गैरातीबाटै पूर्व पश्चिम राजमार्ग अवरुद्ध बनेको छ पक्की पुल भाँसिएपछि पूर्व पश्चिम राजमार्ग अन्तर्गत धनुषाको लालगढमा र महोत्तरीको बर्दिवासमा संयौं सवारी साधन रोकिएका छन् वैकल्पिक बाटोका लागि सडक डिभिजनका प्राविधिक र कर्मचारी घटनास्थल पुगेका छन् कोशीको बहाव यस वर्षकै उच्च भएको छ बिहान गरिएको मापन अनुसार सप्तकोशीमा पानीको बहाव प्रति सेकेन्ड दुई लाख एकाउन्न हजार दुई सय पैँतिस क्युसेक पुगेको छ योभन्दा अघि कोशी सप्तकोशीमा पानीको बहाव दुई लाख तीस हजार क्युसेक पुगेको थियो पानीको बहाव बढेपछि छप्पन्न मध्ये सैतिसवटा ढोका खोलिएका छन् सप्तकोशीमा पानीको बहाव एक लाख पचास हजार नागेपछि खतराको सङ्केत मानिन्छ त्यसै गरी साउन सत्र गते सिन्धुपाल्चोको जुरेमा गएको पहिरोले अवरुद्ध सुनकोशीको बहावलाई सुचारू गर्न नेपाली सेनाले प्रयास जारी राखेको छ दैनिक पाँच सातवटा विस्फोट गराएको भए पनि बहाव भने सुचारू हुन सकेको छैन बिस्तारै पानीको बहाव कम गर्ने प्रयास गरेको भए पनि हिजोदेखि परेको लगातारको वर्षाले कठिनाई भएको बताइएको छ स्काभेटर लगाएर नदी खोल्ने भनिए पनि खराब मौसम र नदीको बहाव बढेकाले स्काभेटरले काम गर्न पनि छोडेको छ मौसम सफा भएर नदीको बहाव कम भए आजदेखि काम थालिने नेपाली सेनाले जनाएको छ तर आज पनि बिहानदेखि वर्षा जारी छ मुख्य राजमार्ग अवरुद्ध भएपछि सेनाले नयाँ ट्र्याक खोल्ने काम पनि सुरु गरेको छ वैकल्पिक मार्गको रूपमा प्रयोग गरिएको टेकनपुर धुस्कुन तौथली पिस्कर हुँदै ड्याम साइड सम्मको बाटो कक्ची सागुरो र ग्राबेल भएकोले निर्वाध रूपमा यातायात चल्न नसकेको प्रहरीले जनाएको छ सरकारले नेपालमा इबोला भित्रिन नदिन संक्रमण फैलिएका देशबाट आउने पर्यटक एवं स्वदेश फर्कनेलाई कम्तीमा तीन साता निगरानीमा राख्ने कामसँगै आजबाट अन्तर्राष्ट्रिय विमानस्थलमा हेल्थ डेस्क राख्दैछ विश्व स्वास्थ्य सङ्गठनले विश्वव्यापी इबोला महामारी घोषणा गरेको छ दिनपछि नेपालले पनि यस्तो निर्णय गरेको छ नेपालमा इबोला भाइरस नदेखिए पनि थुप्रै नेपाली देशमा रहेको र भारतसँग खुल्ला सिमाना रहेका कारण पनि रोग भित्र नसक्ने उच्च जोखिम रहेको निष्कर्षसहित सरकारले बहुनिकायको समन्वयमा विभिन्न रणनीति तय गरेको छ प्रधानमन्त्रीको स्वास्थ्यका कारण केही काम हुन नसकेको भनी टिप्पणी भइरहेका बेला प्रधानमन्त्री एवं कंग्रेस सभापति सुशील कोइरालाले आफ्नो भेटवार्तालाई तीव्रता दिनुभएको छ केही दिनदेखि उहाँले लगातार पार्टीका सांसद तथा अन्य दलका नेताहरूसँग भेटवार्ता जारी राख्नु भएको छ विभिन्न क्षेत्रका सांसदहरूसँग उहाँले सामूहिक रूपमा छलफल गर्नुभएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिनुभएको छ प्रधानमन्त्री एवं कंग्रेस सभापति कोइरालाले आज पनि बिहान पार्टीका प्रभावशाली नेताहरूसँग पार्टीको गतिविधि र सरकारको काम कारवाहीका बारेमा छलफल गर्नुभएको छ प्रधानमन्त्री कोइरालाले छब्बिस सभासदको मनोनित संसदीय समितिका सभापति राजदूत चयन संविधान निर्माणका विषयमा सांसदहरूको धारणा सुन्नु भएको छ यसैबीच आज अपराह चार बजे मन्त्री परिषद बैठक बस्ने भएको छ आजको बैठकमा प्रहरी अतिरिक्त महानिरीक्षकको बडुवा राजदूत नियुक्ति लगायतका विषयमा छलफल हुने स्रोतले बताएको छ इराकका कार्यवाहक प्रधानमन्त्री नुरी अल मल्लिकीले आफूलाई पदबाट हटाउन अदालतले आदेश दिनुपर्ने बताउनु भएको छ उहाँले अदालतको आदेश बिना पदबाट नहट्ने पनि प्रश्न पारेका छन् इराकी राष्ट्रपतिले मल्लिकीका प्रतिद्वन्दीलाई सरकार गठन गर्न आदेश दिने निर्णय गरेपछि उहाँको यो भनाई सार्वजनिक भएको हो प्रधानमन्त्री मल्लिकीले टेलिभिजनमा साप्ताहिक सम्बोधनमा सरकार निरन्तर रहने आफूले पुष्टि गर्ने र सङ्घीय अदालतको निर्णय नभइकन सरकार प्रतिस्थापित नहुने जिकिर गर्नुभएको छ दुई पदावधि प्रधानमन्त्री भएका मल्लिकले राष्ट्रपति फुदावा मासुमले दावा पार्टीका सदस्य हैदर अल आबादीलाई सरकार गठन गर्न अनुमति दिएर संविधान उल्लङ्घन गरेको आरोप पनि लगाउनु भएको छ र मलेसियामा आजबाट SSC under sixteen premier league cricket प्रतियोगिता सुरु हुँदैछ आज नेपालले थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ राउन्ड रोबिन लिग अन्तर्गत सञ्चालन हुने प्रतियोगिताका अन्य खेलमा आज घरेलु टोली मलेसियाले बहराइन र ओमनले सिङ्गापुरसँग प्रतिस्पर्धा गर्नेछ सुमित महर्जनको कप्तानीमा रहेको नेपाली टोलीको उपकप्तान भने आसिफ शेख रहेका छन् उपकप्तान आसिफ बाहेक अरू सबै नयाँ खेलाडीले अन्डर सिक्सटिनमा प्रतिस्पर्धा गर्न लागेका छन् आसिफले यसअघि under sixteen elite cup cricket पनि जितिसकेका छन् एसिसीले उमेर समूहका विषयमा विवाद बढेपछि यस पटकदेखि अन्डर सिक्सटिन प्रिमियर लिग क्रिकेटको आयोजना सुरु गरेको हो यसअघि दुई पटक भएका उमेर समूहमा नेपाल फाइनलसम्म पुग्न सफल भएको थियो हौस् त यसका साथै बिहान एघार बजेको अर्पण खबर सकियो अनिता अर्याल बिदा भए नमस्कार यस अर्पण खबरको साथमा शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्पसँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ institute multi learning academy math science र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक मेसिन द्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापा खाना क्वालिटी प्रेस छापा खाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस The next education ट्रायल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited line सोप Narayangarh phone zero five six five seven one zero nine one five seven one zero nine one भजनका लागि सुन्नु हजुर रेडियो भाउजू कता भयो हेर्नुहोस् न बाबु छोरीको जापान जाने भिसा लाग्यो पैसाको बन्दोबस्त गर्न हिँडेको नि एक हप्ता अगाडि मात्रै छोरीको भिजा लागेन भन्नु भएको होइन र त्यो त हो नि बाबु तर टाढी पुल नजिकै रहेको ओकायामा कन्सल्टेन्सीमा विगतमा तथा अहिले भिसा नलागेका स्टुडेन्टलाई एक हप्ता होल्ड गराएर भिसा लगाइदो रहेछ नि ओकायामा त अरू कन्सल्टेन्सी भन्दा धेरै फरक रहेछ नि सम्पर्क ओकायामा कन्सल्टेन्सी प्राली टाढी पुल नजिकै executive director Puja Kubar mobile अन्ठानब्बे चार एकाउन्न साठी छ सय अन्ठानब्बे फोन नम्बर शून्य छपन्न पाँच साठी छ सय अन्ठानब्बे साथमा शान्त वातावरणमा अनुभवी शिक्षकहरूद्वारा जापानिज ल्याङ्ग्वेज सिकाइनुका साथै न्युजिल्यान्ड जान चाहनेहरूका लागि परामर्श दिइन्छ ओहो रमेश दाई घर त बनाएर भ्याउनु भएछ है घर बनाएर त भ्याइयो भाइ तर घरले पूर्णता पाएको छैन के भन्नु भएको दाइले घर तयार छ पेन्टिङ भइसक्यो फर्निचर रेडी छ अनि के बाँकी छ र पूर्णता हुन <laughs> सबै कुरा त भयो तर श्री डिजिटल ओल्डबाट fridge TV washing machine laptop computer आदि नलाइकन घर कसरी पूर्ण हुन्छ हजुर सुपथ मूल्यमा घरायसी विद्युतीय सामानहरू पाइने विश्वासिलो ठाउँ श्री डिजिटल ओल्ड रत्नगर दुई टाढी बजार टाढी चौतारासँगै फोन नम्बर